आजको यौन घटनामा साथीको बुढीसँग रातभरि यौन सम्पर्क गरेको घटना म काठमाडौँ आएको थिएँ म विदेश जानको लागि भनेर आएको थिएँ र काठमाडौँमा चाहिँ कता बस्ने होटलमा बस्नु भने अलिक महँगो पर्ने त्यही भएर साथीकोमा गएको थिएँ साथी चाहिँ खै मजदुरी काम गर्थे क्या र म त्यही साथीकोमा चाहिँ बास बसेको थिएँ र साथी साँझ परेपछि रक्सी खाने गर्थेँ होटलमा र रक्सी त मैले पनि खान्थेँ र हामी दुवै भाइ होटलमा गयौँ उसले श्रीमतीलाई भनेको थियो खाना पकाउँदै गर्नु हामी तरकारी लिएर आउँछौँ भनेर उसले लगभग तिन चार ग्लास रक्सी खायो मैले पनि दुई तिन ग्लास त खाएँ साथी दिनभरि काममा काम गरेर आएको हुनाले थाकेको म त्यही भएर उसलाई अलिक धेरै नै रक्सी लाग्यो मलाई भने उसलाई भन्दा अलिक कमै लागेको थियो र मैले उसले भन्दा अलिकति कम नै खाएको थिएँ रक्सी खाएर हामी कोठामा आयौँ कोठामा आएपछि साथीको बुढले चाहिँ खानाहरू पकायो तरकारीहरू पकायो र राम्रैसँगले खाना खाएर सुत्यौँ काठमाडौँको ठाउँ त्यो माथि मजदुरी गर्ने मान्छे त्यति ठुलो कोठा पनि थिएन र भने जस्तो ओछ्यानहरू पनि थिएन एउटा खुट्टे पलङ थियो र बाँकी भुइँमा सुत्नुपर्ने हुन्थ्यो मैले साथीलाई भने तपाईँहरू दुईजना खाटमै सुत्नु म भुइँमा नै सुत्छु भने साथीले त्यस्तो कुरो मानेन हैट कहाँ हुन्छ बरु कि तपाईँ खाटमा सुत्नु पलङमा सुत्नु म भुइँमा हामी भुइँमा सुत्छौँ भने मैले हुन्छ भने तर साथीलाई के लागेको नि हेट के साह्रै नै सुटी बुढी नै छोड्नु नसके जस्तो बरु तपाईँ र म नै खाटमा सुतौँ भनेर साथी र म खाटमा सुत्यौँ राति भएको थियो मलाई त्यति साह्रो अर्काको कोठामा जतिसुकै निन्द्र लागे पनि थकाइ लागे पनि अर्काको कोठामा भनौँ अथवा नयाँ ओछ्यानमा त्यति साह्रो निन्द्रा लाग्दैन थियो त्यो माथि घरमा मैले पनि बुढी छोडेर आएको बुढीको याद आइरहेको थियो र म निन्द्रा लागे न के अरे निन्द्रा नलागे पनि लागे जस्तै बसेको थिएँ राति भएको थियो लगभग रातिको एघार बजे थियो होला म निधाएको थिएन साथी चाहिँ रक्सी खाएर निधाए जस्तो गराएको थियो तर ऊ पनि निधाएको रहन्छ बिस्तारै साथी ओछ्यानबाट तल झऱ्यो र उसको श्रीमतीसँग गएर चाहिँ घोडा चढ्न थाल्यो घरिघरि त्यो एउटै कोठामा खासा खुस्सा सुन्थ्यो थाहा पाउँछ होला थाहा पाउँछ होला भन्दा आ सुतिसक्यो छोड न भन्दै साथी चाहिँ घोडा चढ्न थाल्यो म त्यहाँ पलङबाट चाहिँ म सबै सुनिरहेको थिएँ राति अब बत्ती नभएलाई पनि अँध्यारोमा रामछाया देखिबसेको थियो त्यति गरेपछि साथीले आफ्नो बुढीसँग यौन सम्पर्क राखेर आएर चाहिँ टोयलेटमा गएर चाहिँ आएर चाहिँ घपलक्क सुत्यो साथीले यौन सम्पर्क सम्पर्क गरिसकेपछि रक्सीले पनि लागेको थाकेको पनि होला ऊ मत्त निदा ऊ निधाएको लगभग आधी घन्टा पछि अब मलाई गाह्रो लाग्यो के गरौँ के गरौँ त्यही भएर बिम्जे जस्तो गरेँ बिम्जे जस्तो गरेर पलङमा चाहिँ ओ चले चलेर साथीलाई यसो ठेलिएर उठ्छ कि भनेर गर्दै साथी उठ्दै उठेन मैले गजगजेँ साथी उठ्दै उठेन अनि म पनि टोइलेट गएँ बत्ती बालेर टोइलेट गएको उसको श्रीमती चाहिँ निराए जस्तरी आँखा चिम्म गरेर बसेको थियो टाउको चाहिँ नछोपिकन उतार्नु परेर सुतिरहेको थियो अनि म टोइलेट गएर आएको त्यसरी सुतिरहेको रहेछ बत्ती मारेँ अघि नै मैले त्यो चर्ती कला देखेको मलाई पनि कता कता जाम्की क्या राति हुँदो जस्तो लाग्यो तर मलाई साथीको श्रीमतीसँग जान आँटा आएन आएर पलङमा सुतेँ हाई हाई गर्दै पल्टेँ उसको श्रीमती पनि निन्द्रामा भए निन्द्रामा हो कि किन हो तर पनि हाई हाई गरेर सुन्थेँ निन्द्रै लागेन मलाई पनि मेरो पालो जेसुकै होस् भनेर पलङबाट बिस्तारै ओर्लेर आएँ साथीलाई घचघच्याएको नउठेपछि बिस्तारै ओर्लेर आएँ र साथीको श्रीमतीको लुगा खोलेर चाहिँ ओर्ना खोलेर चाहिँ त्यहाँ साथीको श्रीमतीसँग सुतेँ र मैले सिधै स्थानमा सार्न थालेँ साथीको बुढीले केही पनि गरेन र मैले साथीको श्रीमतीको सुरुवाल खो खोलिदिएको साथीको बुढीले छोडिदियो केही पनि गरेन र मैले आफ्नो रन्केको लिङ्ग चाहिँ आफ्नो बुढी सम्झेर चाहिँ साथीको बुढीमाथि लम लम छिराउनु थालेँ साथीको बुढी पनि चुपचाप थापेर बस्यो र फेरि माल झारेर भ्याएपछि फेरि माथि आएर पलङमा सुतेँ फेरि पनि अब अर्काको बुढी नपाएको फेरि पनि उठ्या उठै भयो फेरि पनि गएर चढेँ मैले लगभग राति दुई तिनपल्ट हान्दाखेरि लगभग दुई बिहानको दुई थियो अनि उठेर आएर माथि सुतेको उसको बुढी पनि मजाले निन्द्रा पुर्याएन होला अनि बत्ती बत्तीवाला यसो हेऱ्यो हेर्दाखेरि उसको बुढो मस्त सुतिरहेको थियो थाकेको पनि रक्सी पनि लागेको यौन सम्पर्क गरेको म चाहिँ निरहेको थिएन अनि साथीको बुढी फेरि टोइलेटमा गएर आयो टोइलेटमा गएर आ आएर यसो मतिर साथीतिर हेरेको थियो म चिम्मा गरेर बसे जस्तो गरेको थिएँ आएर फेरि साथीको बुढी ओछ्यानमा पल्ट्यो फेरि हाई हाई गर ल भएन क्यारे भनेर मेरो पाला फेरि पनि आएँ साथीको बुढीलाई थाहा थियो बुढो होइन भनेर त्यो पनि थाहा थियो न साथीले बुढीलाई चाहिँ भने जस्तरी पुर्याउनु सकेको थिएन क्या मलाई त फ्री छोड्थ्यो मैले साथीको बुढीलाई बेसकनी ठोकेँ यो चाहिँ मेरो आफ्नै घटना होइन है साथीको घटना हो